नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकोटका वर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट र अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू रेडियो गलकोटका सञ्चालक तथा विशेष समरत शेख रेग्मीले मातृशोक चौरासी पूजाको अवसरमा खरुवा माध्यमिक विद्यालयले खत्रीद्वारा एक लाख सहयोग प्रदान गुरुङ समाजको महान पर्व तमु लोसार हर्ष उल्लासका साथ मनाइँदै ताराखोलामा पुस सोह्र गते हुने सार्वजनिक सुनवाईको तयारी पुरा र जेठमा एसी गर्ने तयारी खुल्यो रजिस्ट्रेसन फारम मल्दी पहाडी लोकमार्ग बागलुङ खण्डको बन्द हट्यो ओह दाई दाई दुली त भागिनी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 मिति यही पौष सोह्र गते बिहिबार समय दिउँसो सभा बाह्र बजेदेखि स्थान ताराखोला गाउँपालिका गाउँ कार्यपालिकाको कारले अर्गल भातखाने राणा बागलुङ आर्थिक सहयोग ताराखोला गाउँपालिका आयोजक सामुदायिक रेडियो गलकोट एफएम एक सय दुई थप्लो चार मेघर्स गलकोट बागलुङ सूचनाको हक जवाबदेता आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि अब समाचार विस्तारमा गलकुट खबरको सुरुवातमा दुखद खबर सामुदायिक रेडियो गलकुटका विशिष्ट रेडियो संरक्षक डाक्टर हेमराज रेग्मी तथा सञ्चालक समिति सदस्य मेघराज रेग्मीले मातृ शोक परेको छ सामुदायिक रेडियो गलकुट तथा गलकुट पत्र साप्ताहिकको सञ्चालक संस्था गलकुट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य मेघराज रेग्मी विशिष्ट रेडियो संरक्षक डाक्टर हेमराज रेग्मी तथा शेयर सदस्य ठङ्कराज रेग्मी कि ममतामय माता नरेन्द्र कुमारी रेग्मीको आज अठहत्तर वर्षको उमेरमा निधन भएको हो केही समयदेखि स्वास्थ्यमा समस्या देखिएकोले विभिन्न अस्पतालमा उपचार गरी गलकोट नगरपालिका वडा नम्बर छको चरौदी निजी निवासमा आराम गरिरहनु भएकी रेग्मीको आज दुःखद निधन भएको हो उहाँको तिनजना छोरी छ छोरा गरी नौ सन्तानकी आमा नरेन्द्र कुमारी रेग्मीको एक छोरीको यस अघि नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ स्वर्गीय रेग्मीको बागलुङ कालीगण्डकी शमशान घाटमा आज अन्तिम दाह संस्कार समेत गरिएको पारिवारिक स्रोतले जनाएको छ दुखद यस घडीमा स्वर्गीय रेग्मीको आत्माको चिर शान्तिको कामना सेट रेडियो गलकोतको सञ्चालक तथा संस्था गलकोत सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड परिवारले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ उन्नाइस सय सालमा साल साउन दुई गते गलकुट नगरपालिका वडा नम्बर छको गेथे चौरमा जन्मनु भएकी नरेन्द्र कुमारी गलकुट नगरपालिका वडा नम्बर छका सेटराम रेग्मीसँग वैवाहिक सम्बन्धमा दिनुभएको थियो समाजमा हुने हरेक किसिमका सामाजिक क्रिया कार्यक्रममा सक्रियता जनाउने तथा कार्यक्रम समाज रूपान्तरणमा अतुलनीय योगदान दिनुभएकी रेग्मीको दुःखद निधन भएको हो शिक्षा स्वास्थ्य तथा विकास निर्माणलाई समयअनुसार आत्मसात गर्न नेतृत्व प्रदान गर्ने स्वर्गीय नेत्री रेग्मीको निधनले सामाजिक सङ्घ संस्थामा समेत गहिरो चोट पुगेको छ यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना हार्दिक श्रद्धा सुमन छन् गलकोट नगरपालिका वार्ड नम्बर छ निवासी पम बहादुर खत्रीले खरुवा माध्यमिक विद्यालयलाई एक लाख आर्थिक सहयोग गर्नुभएको छ खत्रीले आमा विष्णु कुमारी खत्री खत्रीका खत्रीले सहस्र एक हजार आठ चन्द्र दर्शन गरेको पार गरेको अवसरमा उहाँको निजी निवासमा आयोजित चौरासी पूजाको अवसरमा सहयोग हस्तान्तरण गर्नुभएको हो रोजगारीको सिलसिलामा करिब दुई दशकभन्दा बढी समय जापानमा बिताउनुभएका खत्रीले विद्यालयलाई विद्यालय शिक्षालाई व्यवस्थित बनाउने पवित्र उद्देश्य राखेर सहयोग गरेको खत्रीले बताउनुभयो उहाँले रकम हस्तान्तरण गर्दै संस्कार तथा संस्कृतिको संरक्षण गर्न शिक्षामा लगानी गर्नुपर्ने बताउँदै सहयोग गरेको बताउनुभयो एक लाख रुपियाँ चौरासी पूजाको अवसरमा खत्रीकी ममतामय माता विष्णुकुमारी खत्री तथा पूजनीय पिता रत्नबहादुर खत्रीको हातबाट विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बलबहादुर खत्री र प्रधानध्यापक हेमराज गैरेलाई संयुक्त रूपमा प्रदान गर्नुभएको हो विक्रमसम्म दुई हजार उनातिस सालमा गलकोट नगरपालिका वार्ड नम्बर चारमा स्थापना भएको खरुवा माध्यमिक विद्यालयमा विद्यालय दुई हजार चौसठी सालबाट माध्यमिक कक्षाहरू सञ्चालन भएको छ माध्यमिक तह सञ्चालन भए पनि दरबन्दी नहुँदा समस्या सिर्जना भएकोले सहयोग रकम सङ्कलन गरी विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक गैरीको भनाइ छ उहाँले सहयोग गर्ने सहयोगदाता पमबहादुर खत्री तथा उहाँकी आमा विष्णु खत्री तथा बुवा रत्नबहादुर खत्री सहित खत्री परिवारको सुस्वास्थ्यको कामना गर्न आभार गर्दै आभार व्यक्त गर्नुभएको थियो चौरासी पूजा कार्यक्रमको अवसरमा खत्रीको तुलादान बापतको रकम समेत गरी एक लाख रुपियाँ विद्यालयलाई सहयोग प्राप्त भएको व्यवस्थापन समिति अध्यक्ष बलबहादुर खत्रीको भनाइ छ सहयोग रकम हस्तान्तरण कार्यक्रम गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो आज पुष पन्ध्र अर्थात् गुरुङ समुदायको महान पर्व तमु लोसार गलकुटका गुरुङ समुदायले पनि हर्षोल्लासका साथ मनाएका छन् तमु लोसार गुरुङ जातिको महान चाड हो आजको दिनलाई गुरुङहरूले प्राचीन तमु उपयोग शास्त्रको अनुसार तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिने गरिन्छ प्लोहो चरा वर्गको विदाय र चोलो मुसा वर्गको आगमनको रूपमा लिइने यस पर्वलाई गलकुटका तमु समुदायले शुभकामना आदान प्रदान गरी मनाएका छन् साँझ पूजापाठ भोज भतेर नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ लोसारको दिन बिहानदेखि नै आशी साधन प्रदान गर्दै नाता कुटुम्बले बोलाएर भोज खुवाएर बडो धुमधामको साथ मनाइन्छ लोसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका वेशभूषा जस्तै शेरबन्दी मखमली चोली घलेक पटुकी छिटको गुन्यु र मस्जिद र महिलाहरूले लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी भोटु माथि भाङ्लो लगाउँछ र त्यसको साथमा कछाद अनि पटुकी बाँड्छन् अन्य जातले जस्तै गुरुङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा शैली आफ्नै शैली छ यी जातिहरूमा घाटु सोरथी स्थानीय जा भाषाका चुर्का भने प्रचलित चार नाच कौडा नाचेर आफ्ना परिवार साथीभाइहरूसँग रमाइलो गरी मनाएका छन् यसैबीच पुष पन्ध्र पुष महिनाको पन्ध्र गतेका दिन मनाइने चाड हो पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ पुष पन्ध्र गतेको राति नसुतेर गाउँखाने कथा र दन्ती कथा सुनेर अथवा कर सुनाएर रात बिताउने परम्परा छ यो चाड आफ्नो आफ्नै घरमा नै मनाइन्छ विशेष गरेर पुष पन्ध्रमा चामलको पेल्ठोको मोटो रोटी बुच्चाने रोटी बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ त्यसैले पश्चिम नेपालमा कसैले मोटो रोटी बनाएमा पुष पन्ध्रको रोटी जस पन्ध्र पुष पन्ध्रको जस्तो रोटी बनायो भन्ने व्याख्यान पनि सुन्न पाइन्छ आजको दिन बदमोस खाने समेत प्रचलन रहेको छ आजको दिनमा विभिन्न सङ्घ संस्था राजनीतिक दलका प्रतिनिधि विद्यार्थी लगायतका मानिसहरू आजको दिनमा विभिन्न पर्यटकीय स्थलहरूमा जाने वनभोज खाने रमाइलो गर्ने गर्दछन् तर यस वर्ष कोरोना भाइरस कोभिड उन्नाइसका कारण मानिसहरूको भेदभाव नगर्नु भनेका सरकारले मान भेदभाव नगर्नु भनेका कारण यस वर्ष मानिसहरू वनभोज गएका छैनन् तर गलकोट क्षेत्रका एकाध मानिसहरू मात्र यस वर्ष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 सक्छ नोभेल कोरोना भाइरस कोभिड उन्नाइसका कारण गत वर्ष एसी सञ्चालन हुन सकेन त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेलले बताउनुभयो एसई दुई हजार सतहत्तरमा सहभागी हुनको लागि बोर्डले आवेदन आह्वान गरेको छ परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले सोह्र पुस सोह्र गतिदेखि एक माघ एक्काइस गतिसम्म फारम भर्नुपर्ने पौडेलले जानकारी दिनुभयो सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नाम थर जन्म मिति आमा बाबुको नाम रुजु गरेर मागभित्र रजिस्ट्रेसन शुल्कसहित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्नेछ रजिस्ट्रेसन शुल्क प्रति विद्यार्थी तिन सय रुपियाँ निर्धारण गरिएको छ विगतमा साउनमै फारम खुले पनि यसपटक कोभिड उन्नाइस महामारीका कारण पोस्टमा सरेको हो चट्टान कटानका लागि बिस दिनदेखि जारी मध्यपाडी लोकमार्गको बन्द आजबाट हटेको छ लामो समयदेखि ठेकेदार कम्पनीको व्यवस्था व्यवस्थाका कारण अल्पत्र रहेको मध्यपाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर पच्चिस गतिदेखि कामले तीव्रता पाएको छ मङ्सिर पच्चिस गतिदेखि मध्यपाडी पुष्पला लो, लोकमार्गको बागलुङ खण्ड अन्तर्गत उपलाचौर अक्षति बिउ घोडाबादी खण्डको काठेकोरा गाउँपालिका एक स्थित खहरे वीर कटानका लागि दैनिक छ घण्टा सडक बन्द गरिएको थियो उक्त खण्डमा क्षेत्रमा हुँदै आएको दैनिक छ घण्टा सडक बन्द खुले पनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपाडी पुष्पला लोकमार्ग आयोजना कार्यालयले जनाएको छ मङ्सिर एक्काइस गति जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपाडी लोकमार्ग आयोजना कार्यालय प्रवतले गरेको अन्तर्क्रिया कार्यक्रममा मध्यपाडी लोकमार्गको उपलासर अस्थिति खण्डको ठेकेदार कम्पनीले खरेको चट्टान कटानका लागि समय माग गरेपछि पच्चिस गतिदेखि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरिएको थियो आजदेखि लोकमार्गको अवरोध हटे पनि केही चट्टानको काम बाँकी रहेकोले लामो समयसम्म सवारी आवागमनमा बाधा नपर्ने गरी काम गर्न भनेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले जानकारी दिनुभयो लोकमार्गको खहरेमा बिहान सात बजेदेखि नौ बजेसम्म र दिउँसो एघार बजेदेखि तिन बजेसम्म गरी दैनिक छ घन्टा बन्द गरेर चट्टान कटान भइरहेको थियो चट्टान कडा भएका कारण बिस दिनमा नसकेकाले कामलाई निरन्तरता दिए पनि सवारी आवाजावत गर्न दिइने मध्यपाडी लोक पुष्पला लोकमार्गका इन्जिनियर उज्जवल शर्माले बताउनुभयो सवारी साधन कम गुड्ने समयमा चटन कटान गरी समन्वय भइरहेको शर्माको भनाइ छ बागलुङ घोडाबाँधी सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जीविका आधिकारिक प्रतिनिधि दिपेन्द्र साईले खरेमा चटन कटानका लागि सवारी बन्द गर्न माग गरेपछि बिस दिनका लागि समय उपलब्ध गराइएको थियो ठेकेदारले काममा ढिलाइ भएको प्रति आत्मा आलोचना गर्दै अबको छ महिनाभित्रै उक्त खण्ड कालोपत्र गर्ने गरी कामलाई तीव्रता दिएको छ एनएबिबिट खबरसँगै साँझ सात बजेको गलकोट खबरका अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक रेडियो गलकोटका सञ्चालक तथा विशिष्ट संरक्षक रेग्मीलाई मातृशोक चौरासी पूजाको अवसरमा खरुवा माध्यमिक विद्यालयलाई खत्रीद्वारा एक लाख सहयोग प्रदान गुरुङ समुदायको महान पर्व तमुलो सर हर्षोल्लासका साथ मनाइयो ताराखोलामा पोष सोह्र गति हुने सार्वजनिक सुनवाईको तयारी पुरा र जेठमा एसई गर्ने तयारी खुले रजिस्ट्रेसन फारम मधेपाडी लोकमार्ग बागलुङ खण्डको बन्द हट्यो एनएबिबिट खबरसँगै साँझ सात बजेको गलकुद खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सिआइएनको साझा खबर आठ बजे नेपाल दर्पण र पौने नौ बजे बेबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुद खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुद सुन्दै गर्नुहोस् नमस्कार